उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै देशभरिका अठारवटा एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी विश्वेश्वर प्रसाद कोइरालाको प्रसिद्ध उपन्यास बाबु आमा र छोरा लिएर आएका छौं जम्मा एकहत्तर पृष्ठ रहेको यो कृतिको अन्तिम श्रृङ्खलाको वाचन आजको श्रुति सम्वेकमा हुँदैछ बाबु आमा र छोरा उपन्यासको पहिलो संस्करण विक्रम सम्बत दुई हजार पैंतालिस सालमा प्रकाशित भएको थियो उपन्यासको गएको श्रृंखलामा उमाले आफ्नो पतिसँग क्रमिक रूपमा आफ्नो व्यवहार नरम हुँदै गएको बताइन् विवाह गरेर त्यस घरमा प्रवेश गरेपछिको उनको रुखोपना विस्तारै घट्दै गयो आफ्नै आमाको निधनको खबर सुनेका बेला आफ्नो पतिको सहयोगी व्यवहारले उमाको मन पग्लिँदै गयो अनाहकमा पतिलाई सताएर दुःख दिनु आफ्नो गल्ती हो भन्ने कुरा पनि उमाले मनमनै महसुस गर्न पुगिन् आफ्नो घर र प्रतिप्रति अब उमाको रुचि बढ्न थालेको छ अब के होला त सातौं तथा अन्तिम श्रृंखलाको वाचन पृष्ठ पैसाठीबाट सुनौ अच्युत घिमिरेको आवाजमा जा म आफ्नो घरबाट परिचित हुँदै गएँ बाहिर पनि उनको प्रशस्त ठुलो समाज रहेछ इष्टमित्रहरूको जसको पनि अन्दाज मलाई बिस्तार बिस्तार लाग्न थाल्यो हाम्रो बिहापछिको अनौठो सम्बन्धले गर्दा मेरो स्पष्ट विरोध र असहयोगले गर्दा उनी त खुम्चिएका थिए घरका नोकर चाकर पनि त्रस्त भएका थिए इष्टमित्रहरू पनि घरको अनौठो अस्वाभाविक विषादपूर्ण गरेको अमङ्गल सङ्केत बुझेर हकबक्क थिए उनलाई बुढेसकालमा बिहा भन्ने लान्छनाको अनुभव पनि आत्मामा अनुभव हुँदो हो त्यसैले कतिचोटि उनले मलाई भनेका थिए आत्माको रोदन स्वरमा पति पत्नीको एकान्त सैया उपर रात्रिको मध्यमा मैले जानिनँ मैले तिम्राप्रति अन्याय गरे उनी त्यसरी पनि लाजले होला सङ्कुचित भएर समाजबाट खिचिएर एक्लो आफूमा सीमित भएका थिए जस्तो कि म पनि कोठाको एउटा कुनामा आफै डल्लिएर बस्थेँ अस्तिसम्म पनि पतिपत्नीको स्वाभाविक सम्बन्धमा हामी गाँसिएपछि पनि उनले भनेका थिए प्यारी प्रेम यथेष्ट हुँदो रहेनछ मैले बुन्न लागेको स्वेटरको काँटालाई थामेर मुन्टो उठाएर उनलाई हेरेँ गम्भीर मुद्रामा थिएँ मैले भने किन उनले सोधे हेर न हाम्रो बिचमा प्रेम छ छैन त मैले बुन्ने कामलाई जारी राख्थेँ भने किन छैन उनले भने मानव सम्बन्धलाई केवल प्रेमको भावनाले मात्र सहज र प्राकृतिक बनाउन सक्दो रहेन सक्यारे पैँतालिस वर्षको यो मेरो उमेर मैले झर्को मानेको जस्तो गरेर भने के जहिले पनि चौवालिस पैँतालिस वर्ष भनेर आत्मसहानुभूति गरिराखेको उनले भने आफू पैँतालिस वर्ष भएँ भनेर गुनासो गरेको होइन म अहिले त्यस आयुमा पुगेको पनि छैन जसमा म आफूलाई बुढो भन्न थालौँ मेरा शारीरिक र सामाजिक उत्तरदायित्वको सक्रिय पूर्तिमा मैले आफूलाई शिथिल पाएको छैन तर यौवन त अब ममा छैन र त्यसैले मेरो दोस्रो बिहा महत्वाकांक्षी जुन दिन मैले सबभन्दा पहिले तिमीलाई अँगालेको थिएँ मलाई झलझल सम्झना छ त्यस रातिका कुरा तिमीलाई त के सम्झना होला सम्झिराख्ने नै कुरा के थियो र तिम्रो लागि त्यस पहिलो आलिङ्गनमा तिम्रो कोमल शरीरको स्पर्श हुने बित्तिकै मलाई लाग्यो म छिप्पिएछु सैया उपर तिम्रो मैले भने भोबो के सम्झिरहेको मलाई लाज लाग्छ भन्न देऊ मलाई कान्छी लाज छ भने मलाई त्यसको हुनुपर्छ तिमीलाई किन तिम्रो गोल गोल कलकलाउँदो शरीर जसको तन्किएको पुष्टतामा टल्किने त्वचासँग मेरो त्वचा दाजिन पुग्दा हामी दम्पतिको उमेरको फरक त्यसै स्पष्ट हुन्थ्यो बिस एक्काइस वर्ष कि तिमी त्यसो त पुरुषको शरीरमा कहिले पनि त्यस्तो कोमलता आउँदैन जस्तो कि स्त्रीको मैले भने स्त्री पुरुषको उमेरको तुलना हुन्छ र कहीँ हामी स्वास्नी मानिसको जिउ एउटा सन्तान नहुन्जेल त हो नि त्यसपछि एक एक वर्षमा त हामी पाँच पाँच वर्ष बुढी हुँदै जान्छौँ उनले भने पच्चिस वर्षको फरक कुनै तर्कले पनि मेट्न सक्दैन प्यारी मैले उनको पोकोलाई भुइँमा थपक्क राखेर भने आज के भइरहेछ हजुरलाई छि कति निर्लज्ज पार्न चाहेको मलाई यो भन्न खोजेको त होइन कि हजुरको यत्रो ठुलो प्रेमको त्यस्तै ठुलो किसिमको प्रत्युत्तर मबाट पाइबक्सिन्न कि यो लान्छन लगाएको त होइन किन बिर्सिन खोजेको एक त म अबला त्यसमा सन्तान बोकेकी उनी एकछिन केही बोलेनन् अनि भने त्यही त म भन्दै थिएँ हाम्रो प्रेममा कतै पनि अभाव म पाउँदिनँ मनज्ञ छ छैन त र त्यसैले जन्मलाई हाम्रो उमेरको भेदको सम्झना हुन्छ यदि तिमी ल्याएपछि मलाई किंचित दोष भावनाले ग्रस्त गरेको भए तापनि तिमीबाट पाउन थालेको प्रेमले त्यसलाई पहिले नै मेटिदिइसकेको छ दोष भावना थियो र पहिले अप्ठ्यारो पनि निश्चय थियो लाग्यो ठिक भएन क्यार एक दिन म भान्सा कोठामा बसेर तरकारी काटिरहेकी थिएँ पहिले पहिले त्यस लङपट्टि जाँदा नोकर चाकरहरू दचकिन्थे उनीहरूको खलबली अचानक थामिन्थ्यो भय मिश्रित अनौठोपनको भावले उनीहरू खुम्चिन्थे पछि पछिको हाम्रो बीच मालिकनी र नोकर चाकरका बीच सहजताको सम्बन्ध जम्दै आयो प्रत्येकलाई चिन्न थाले र प्रत्येकको स्वभावलाई बुझ्दै आए रमाइली चम्पा बलबले हरिमाया गम्भीर खालको हरिप्रसाद भान्से जसलाई आफ्नो सामाजिक मर्यादाले गर्दा नोकर चाकरको हुलमा मिसाउनु हुँदैन थियो र जसलाई तपाईँ भन्नु पर्थ्यो च्वाट कालो कृष्णबहादुर उज्यालो दाँत भएको बोल्दा लाग्थ्यो अनु अनुहारमा हाँसो झल्किरहन्छ छिनछिनमा पानी भर्ने रामे भाँडा मल्ने कृष्णे भान्साघरको बरन्डामा आएर दुलाहाले भने ल आउनु पर्यो डाक्टर आएका छन् कीर्तिमान मैले चुलेसीबाट आँखा उठाएर डोकामा उभिएका दुलाहालाई सोधेँ किन आएका चम्पा र हरिमाया मुन्टो बटारेर कुरा नबुझेको जस्तो गरेर बसिरहे बाजेले दालको डाडु खुब जोरसँग बजाउन थाले कसौडीभित्र उनले भने मेरा साथी हुन् कीर्तिमान लाज मान्नु पर्दैन डाक्टर कीर्तिमान दुलाहाका बडा ठुला मित्र रहेछन् खुब हिमचिम रहेछ दुवै घरका बीच उनी पनि सोझै त्यहीँ आइपुगेर भने कस्तो सुहाएको भाउजूलाई यो भरिभराउ गृहस्थीमा डम्मा भएर बसेको हातलाई तपेसको पानीमा डुबाएर र धोतीको फुर्कोको हात पुस्दै उठेँ उनले भने मेरो साथी कीर्तिमान बडो ठट्याउलो गर्नुपर्छ कीर्तिमानले हात जोड्यो मैले पनि अभिवादन फर्काएँ बडो हँसिलो अनुहारको रहेछ कीर्तिमान दाँत सुनले मोहरेको जसले गर्दा त्यसै पनि साधारण कुरामा उसले ठट्टा गरिरहेको छ कि जस्तो लाग्ने आँखामा पनि ठट्टाको चमक हाँसिरहेको जस्तो उसले भन्यो यति दिनपछि डिस्पेन्सरीमा आएर भने चुलै र सन्तानलाई हेर्नु पर्यो अरे बिहाको खबरसम्म थियो भोज छैन ल भो कस्तो हो त त्यो छुट्टी साह्रो कस्तो पिरती त सबैलाई चटक्क छाडेर उनले भने भो अरू भन्नु पर्दैन తగ మగ తని దని తగ తగ మగ తగ మద ప పద మ ప గ మగ స పడు రే మై పై మగ దని దని దగ ని ద దని దని దగ మగ తగ మద గ మ ని ద గ మ తని దగ దని మద ప పడు రే మై తగ మద ప डाक्टरले भने होइन त भाउजू उनी दुलाहा र बाबु एकैचोटि भएका मैले भने धत नोकर चाकर्नेहरूले एकचोटि मुखामुख गरे बाहुनले फोक्सोभरिको हावाले आगो फोक्न थाल्यो चुलोमा मुन्टो नै गाँडुला जस्तो गरेर बैठकमा आएर कृतिमाले नै सल्लाह दियो लेडिज डाक्टरलाई एकचोटि देखाए असल तर त्यसको पनि खास प्रयोजन छैन दुलाले भने एकताका खुब वाक्क वाक्क गर्थिन् र एकचोटि झुन्डिएकी दालनीका खबरले खुब चिसिएकी थिइन् लुगलुगी काँपेकी थिइन् होइन कान्छी उसले हाँसेर भन्यो भाउजू माटो बोक्याउनुहुन्छ कि हुन्न पेट बोकेको बखतमा यो साधारण कुरा हो वाकवाकी लाग्नु घबराहट हुनु अत्यासिनु जसरी हाम्रा बीचको सम्बन्धको ढोका उग्रिँदै गयो त्यसरी नै हाम्रो समाजको बाहिरी ढोका र हाम्रो परिवारको घरको ढोका पनि खोल्दै गयो उनका इष्टमित्रहरू आउन थाले तलको बैठक डम्म हुन थाल्यो गफसफले सिगरेटको धुवाले हामीहरू बाहिर पनि जान थाल्यौँ साथीहरू कहाँ या साथीहरूसँग त्यसै घुम्न वनभोज पनि हुन्थ्यो म घरकी स्वामिनीको हैसियतले आफ्नो स्वाभाविक कर्तव्यलाई पूरा गर्दै गएँ पछि बिस्तार बिस्तार त्यसमा रिजिएर एक दिन वनभोजमा प्रोफेसर गेवालीले भने कान्छी मैया कहाँ बनेका परिकार खुब मिठा हुन्छन् मलाई बडो सन्तोष लाग्यो तर शिष्टाचारले भने गेवालीज्यू त त्यसै फुर्काउनुहुन्छ मैले त्यस दिन बुझेँ म आफ्नो घरसँग गाँसिसकेछु त्यसैले हाम्रो भान्सा घरमा पाकेको परिकारले परिकारको तारिफले मलाई खुसी पारेको थियो त्यही भावनाले प्रेरित भएर आत्मसन्तोषको प्रेरणाले पनि म आफ्नो बैठकमा चियापानको व्यवस्थामा कुनै त्रुटि हुन दिन्न थिएँ तर जस्तै सन्तोष मानेर यस्ता मैत्रीपूर्ण सामाजिक जमानतमा म सरिक भए तापनि मेरो उत्साहले सीमा नाग्दैन थियो त्यसमा गम्भीरताको बन्धन रहन्थ्यो मैले कहिले पनि खित्का छोडेर हाँसिनँ त्यसैले कृतिमान डाक्टर मलाई डराएर भन्थे भाउजू हाँसो ओठको त्यस्तो सानो क्रिया हो जसमा दाँतले चियाउने मौका पाउँछ प्रोफेसर गेवालीले उत्नेखरै सोधे ल भन्नुहोस् कान्छी मैया तपाईँ नै के तपाईँलाई यसरी भेला भएको साथीभाइमा कुराकानी र भोजभत्तेरको रमाइलो लाग्दैन मैले भने किन लाग्दैन गेवालीले साथीतिर फर्केर भने कसो त हो रहेछ कि रहेनछ रमाइलो दुवै खालकाले मान्दछन् तर भिन्न स्वभावले गर्दा त्यसको अभिव्यक्ति भिन्न भिन्न हुन्छ डाक्टर तिमीसँग शरीरको ताप जाँच्ने थर्मोमिटर जस्तै मनको भाव जाँच्ने यन्त्र भएदेखि बुझ्ने थियो मैले भनेको मनोवैज्ञानिक कुराको मर्म बाटामै घर फर्किँदा हामी एक्ला हुने बित्तिकै दुलाहाले मलाई सोधेका थिए तिमीलाई साँच्चै साँच्चै रमाइलो लाग्छ यसरी साथीहरूसँग भेला भएर रमाइलो गरेको मैले भने लाग्छ नि यही प्रसङ्गलाई लिएर हामी घर फर्किँदा अँध्यारो भइसकेको थियो कोठामा चम्पाले आएर लम्फा बालिदिए सँगलाई लिएर हामी घर फर्किँदा अँध्यारो भइसकेको थियो कोठामा चम्पाले आएर लम्फा बालिदिए मैले भने सुखको भोग आनन्द या सन्तोषमा पाइन्छ उनले भने के भन्न खोजेकी कान्छी मैले भने सायद आनन्दको सीमा पारेको कुरो म पाइरहेको छु सन्तोष सायद गर्भवती स्वास्नी मानिसको सुखको बोध त्यस्तै हुन्छ गम्भीर खालको सन्तोष हलुको खालको हुँदैन गेवालीले कुन्नी के भन्न खोजेका हुन् तर मलाई लाग्छ स्वभावभन्दा अवस्थाको फरकले नारीका चेष्टाहरूमा फरक ल्याउँछ त्यसो त हो क्यार जेठी पनि कुन्नी तिमीले कहिले पनि आफ्नो मनले बाहिर जाउँ घुमौ बजार डुलौँ या पिकनिक गर्न हिँडौँ भन्दिनौ हो नाइ पनि भनेकी छैनौ उसलाई भने रमाइलो गरिरहनु पर्थ्यो तिमी चालचुल नगरेर बिस्तार बिस्तारै पाइला चाल्दै घरका कामकाज गर्छौ भान्सामा गएर तरकारी पकाउँछौ तलको अँगेनामा बसेर कोठा मिलाउँछौ या फुर्सद छ भने बार्दलीमा बस्छौ नोकर चाकरहरूको सुख सुविधाको पनि तिमीलाई ध्यान रहन्छ त्यसो त जेठीले कहिले पनि गरिन घरपट्टि उसको ध्यानै गएन कहिले पनि प्रिया नै भएर बसी यो घरको तिमी भने आफ्नो गम्भीर स्वभावले गर्दा आउने बित्तिकै एकदम गृहिणी भएकी छौ सरल स्वाभाविक ढङ्गले भने आउने बित्तिकै म माताको स्थानमा पुगेँ नि प्रिया हुन कहाँ पाएर तत्कालै मैले आफ्नो हृदयलाई छामेकी थिएँ कहीँ त्यहाँ व्यङ्ग्य त लुकेको छैन छेडपेसको भाव थिएन मेरो मनमा अह मैले शुद्ध हृदयले भनेकी रहेछु त्यसैले त मलाई स्पष्ट हुँदै आयो कि कसरी म त्यस घरमा स्वाभाविक रूपले गृहस्थी नै हुन पुगिसकेछु गाँसिसकेछु उनको गृहस्थीमा यो मेरो घर जसको भाग्यसँग मेरो भाग्य जोडिएको छ मैले उठ्दै भने धत यसो गरेर पनि हुन्छ भान्सामा कुन्नी के पाकेको छ दिनभरि घर बाहिरै छि जस्तै गन्थन लेखेर म आजकल दिन बिताउँछु यसो हेरेर ल्याउँदा मेरो जीवन नै साना साना दैनिक चर्चाको एउटा गुजुल्टो रहेछ घटनाको यसमा क्रम छैन घटना नै घटेन यसमा केवल दैनिक चर्चाले सानो स्पन्दनको जगाइ राख्यो मेरो जीवनमा सायद प्रत्येक नारीको यस्तै जीवन हुन्छ प्राय पुरुषको पनि त यथार्थ जीवन दैनिक चर्चाकै क्रम हो बहादुरीका कुरा कलाका प्रेरणा साहस बलिदान या त्यस्तै घोर स्वार्थ र कायरताका उल्लेखनीय कार्यकलापले कतिको जीवनलाई भन्थ्यो होला र वास्तवमा मानिस दैनिकताको होचो आकाशतलको सास फेर्ने प्राणी हो र आफ्नै अनुभवले अर्काको जीवन आँक्छ यदि कसैले आफ्नो जीवनलाई यसरी नै केलाएर बस्यो भने उसलाई पनि मेरै जस्तो अनुभव हुनेछ कि वास्तवमा ऊ बाँचिरहेको रहेछ जीवनका साना साना दैनिक घटनामा नाटकका सिन त उसको आत्माको रङ्गमञ्चमा उक्रिरहन्छन् घटना केही घट्छ भने त्यहीँ घट्छ हामी अहिले उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोरा सुनिरहेका छौ केही बेरपछि उपन्यासको बाँकी अंशको वाचन निरन्तर हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम झापाको एफएम मेची ट्युन्स बर्देवासको रेडियो दर्पण दोलखाको कालिचोक एफएम वीरगंजको Narayani FM Hetauda FM radio Chitwan र चितवनकै रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ त्यसै गरी तनहुको सेती एफएम फलेवासको रेडियो पर्वत गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ अनि रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकको आजको श्रृंखलामा हामीले विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोरा सुनिरहेका छौं उपन्यासको बाँकी अंश अब सुनौ जुन समयको म यहाँ चर्चा गरिरहेकी छु यसो सम्झेर ल्याउँदा त्यसलाई छाया पारेर दुलाहाको व्यक्तित्वले छोपेको रहेछ मेरो सम्झनामा उनी मात्र आइरहन्छन् त्यस अवधिमा घटेका कुराहरूलाई सम्झेर ल्याउँदा म सम्झिन्छु उनको बोलाइ अलिकति खस्रो आभास लाग्थ्यो घाँटीमा शब्द रगडेर निस्कन्छन् उनको हेराई जसमा यस्तो स्पष्ट सरलताको भाव हुन्थ्यो जसले उनको अलिक गुत्थे परेको अनुहारलाई उदाङ्ग पारेको जस्तो गर्थ्यो नाकको डाँडीको त्यो सानो कोठीको डल्लो उनको सरल हृदयको प्रमाण दिएको जस्तो गर्थ्यो उनको मायालु अनुहार मायालाग्दो थियो म सम्झिन्छु उनी बगैँचामा उभिएको भोटो र सुरुवाल मात्र लगाएको गोडामा कपडाको पुरानो चट्टी पेटले भोटोलाई उकासेको झ्यालबाट उनलाई यसरी उभिएको देख्दा मलाई भय भरको सम्झना सम्झिन्छु झालमा मलाई उभिएको देखेर उनले भनेका थिए बगैँचाबाट के हेरे कि कान्छी आउँदिन बगैँचामा मैले भनेकी थिएँ मलाई घरमा धेरै काम छ उनको चालचलन व्यवहारलाई म सम्झिन्छु घरभित्र घर बाहिर या मसँग उनले गरेको व्यवहार यदि मेरो पूर्व अनुभव भिन्न नभएको भए यस्तो हुने थिएन सायद मैले कुनै नयाँ आविष्कार गरेको जस्तो हुने थिएन त्यसको नयाँ नयाँ पक्षलाई बुद्धिले रेकर्ड गर्दै लगेको जस्तो हिन्दी युनिभर्सिटीको त्यो व्यक्ति जसले त्यत्रो महान अनुभव र प्राप्तिमा ममा छाडेर गयो उसका सम्बन्धमा त्यस्तो सूक्ष्म सम्झना छैन मलाई आफूभन्दा शक्तिशाली तत्त्वको केन्द्रमा एउटा युवक बसेको थियो आँधीबेरीको कुनै चालक जस्तो भएर त्यो मेरो अनुभवमा हुर्रिँदै आएको थियो उनका सम्बन्धमा मलाई कुनै मानवीय विवरणको सम्झना हुँदैन हुनसक्छ त्यसको कारण मेरो स्मृतिमा उसको रूपरेखा बिलाउँदै गएकोले यस्तो भएको होला तर दैनिक जीवनको संसर्गमा पनि त म आइन उसँग दुलासँग भने दैनिक जीवनको संसर्गमा म नजानिदो किसिमबाट झोल्टिँदै गएकी थिएँ हामीलाई पति पत्नीको सम्बन्धमा राख्ने ती सूक्ष्म तन्तुको एक एक विवरणको मलाई सम्झना हुन्छ सम्बन्धको यस्तो सूक्ष्म विवरणको छाप बुद्धिको पाटोमा छुट्टा छुट्टी परेर अडेको त सायद प्रेमको लक्षण होइन प्रेममा त व्यवहारका यावत विवरण लोप हुन्छन् आपसमा यसरी गाँसिएर कि अनुभवको एउटा आनन्ददायिनी थुङ्गाको सम्झना मात्र हुन्छ हृदयको मध्यमा रहेर हलुङको सुवास फैलाइरहन्छ प्रत्येक सास फराइमा मैले एकचोटि विधामा घर गएको बखतमा आमालाई सोधेकी थिएँ आमा तपाईँको अर्को लोग्नेसँग विवाह भएको भए कस्तो हुने थियो उहाँले मेरो प्रश्न बुझ्नु भएन छ भन्नुभयो यो के भनेको छोरी तैँले मैले भने मेरा बासँग तपाईँले बिहा नभएर अर्को कोही पुरुषसँग भएको भए उहाँले भन्नुभयो त्यस्तो पनि हुन्छ कहीँ जुन ठाउँको तिल चामल पहिले खाएकी थिएँ कि भएर आएँ योभन्दा बढ्ता कुन छोरीले सोध्छे त धेरै ठुली भइस घरकालाई भने बिहा गरिदिनुपर्छ हुर्केकी छोरीको भन्ने पत्तो छैन मैले फेरि सोधेँ होइन आमा बाह्र तपाईँमा प्रेम भएको देखिन्न व्यवहार मात्र भएको देख्छु कुरा उहाँ पटक्क बुझ्नुहुन्न थियो र भन्नुभयो व्यवहार भिन्न भन्दा भिन्न प्रेम भनेको के हो मनज्ञ छैन र मलाई यस्ता छोराछोरी छन् यस्तो घर छ व्यवहार चलाउन केही खाँचो छैन लोग्ने छोराहरूको यस्तो भर छ मलाई मनज्ञ छ नामी मनज्ञ सन्तोष छ मलाई मनमा अनि बाका कुरा गर्न थाल्नुहुन्थ्यो उहाँले गाउँघरमा गरेका व्यवहारका कुराहरू त्यस्तै मलाई पनि तिनताका हुन्थ्यो लाग्थ्यो नपुगेको के छ मलाई मलाई पनि मनज्ञ छ म पनि आमाकी नै छोरी रहेछु सायद सबै स्वास्नी मानिस गृहिणी भएपछि त्यस्तै आमाकी छोरी नै हुन्छन् दिन दुलाहले भने मेरो त दुईचोटि विवाह भयो प्रेमको दुईटा प्रकारको अनुभव छ मलाई जेठीसँग मेरो बिहा यद्यपि प्रणय सम्बन्ध थिएन त्यो किनभने बाबुआमाले गरिदिएको बिहा थियो त्यसले कति छिटै प्रेम सम्बन्धमा हामीलाई बाँध्यो कि आजकल त्यसलाई सम्झँदा ताजुब लाग्छ यौवनको तातो उन्माद जो तारुण्यको प्रथम पदमा एकचोटि मात्र सायद मानिसले जीवनमा अनुभव गर्छ त्यसले गर्दा हो वा कुन्ने केले हो हामी आपसमा यसरी घाँसिन पुग्यौं कि हामीलाई सम्झना नै रहेन कि हामी दुई प्राणी हौं र केही दिन पहिलेसम्म एक दोस्रोबाट एकदम अपरिचित अस्पष्ट यौन र त्यस्तै अस्पष्ट यौवनको मिश्रित रसायनले हामी मानौ मिसियोको एउटा डल्लो एउटा अनन्य व्यक्ति भएका थियौं तिमीलाई प्रेमको त्यो रूपको अनुभव भएन मैले भने म त एकैचोटि गृहिणी मातामा अवतीर्ण भए नि त्यसैले प्रारम्भमै प्रेमको अर्को खुड्किलोमा उक्लिएर माथि पुगिसकेकी छु सन्तोषको स्तरमा मनज्ञताको अवस्थामा आखिर प्रारम्भमा प्रेमले जस्तो सुकै भिन्न चेष्टा देखाए पनि परिणाममा त्यसले पुर्याउने थलो त त्यही हो नि होइन त उनले भने त्यसो त हो क्या र छोरो जन्माएपछि उसमा पनि सानो परिवर्तन आएको थियो उसको मनोभावमा व्यवहारमा यत्रो नदेखेको घर देख्न थाली बारम्बार भन्न थाली जा घरको काम लथालिङ्ग छ भन्न थाली यसरी जोल्टिएर बसिरहन पाइन्छ र अब गृहिणीले अनि मैले सोद्धा भन्थे सप्तक पुगेको मनज्ञ भएको लाग्छ नि त्यही हो नि प्रेम हजुरै बक्सिन्छ छोरो छ कस्तो रहर लाग्दो घुतमुने घर छ नोकर चाकर छन् इष्टमित्र छन् नपुगेको के छ र चाहना टुङ्ग्यो सन्तोषमा आएर मैले भने मेरी आमा पनि यस्तै कुरा गर्नुहुन्थ्यो जाऊं मैं धोबे बलिहारी मलाई लाग्छ पति पत्नीको सम्बन्धमा यौनको आनन्द एउटा प्रारम्भिक आवेग मात्र हो त्यस्तो आवेग जो निमित्त भएर नयाँ सम्बन्धलाई जोड्छ तर त्यसमा घनिष्ठता गृहस्थीको सुखले ल्याउँछ जसमा हो त्यो तोड त्यो आवेग रहँदैन तर पारस्परिक करुणा स्नेह सहानुभूति जस्ता भावनाको दैनिक आदान प्रदानले स्थायित्व रहन्छ प्रिया अन्तत्वगतमा गृहिणी हुन्छे प्रेम परिणत हुन्छ सन्तोषमा गृहिणी पुगेको स्थिति हो विषयको सुख त्यसको अनुभव हो प्रिया भागाभाग मात्र हसिन पसिनको स्थिति हो कतै पुग्नका लागि दौडा दौड गरेको त्यसैले त आफ्नो गृहिणीको सन्तोषका मनस्थितिमा उनले आफ्नी पहिली पत्नीका बारेमा लामो चर्चा गरेको स्नेहको स्मृतिमा मलाई बेग्र पार्दैन थियो प्रेमको प्रारम्भिक स्थितिमा म रहेको भए के म सौताको डहाली पोलिन्न थिएँ यो सम्झेर कि मरेकी सौताले घर त खाली गरेर गई तर दुलाहाको हृदयमा भने अझै घरजम गरेर बसेकी नै छे मलाई उनका प्रति पटक डाहा थिएन दुलाका प्रति माया नभएको होइन गृहिणीको सन्तोषमा डाहाको स्थान रहँदैन उनको बारेमा मलाई सबै कुरो थाहा छ दुलाले उनको बारेमा चर्चा गर्दा मलाई उनको व्यक्तित्वको पूरा परिचय भएको छ म आफ्नो मस्तिष्कमा उनको स्पष्ट तस्विर देख्छु दुला भन्थे जेठी रुग्ण भएपछि जिद्दी गर्न थाले कि मैले दोस्रो बिहा गर्नु भनेर बाइस वर्ष केही उमेर हो र तर मलाई लाग्छ एउटा पुरा जीवनमा बिहोर्नुपर्ने भोग मैले यही उमेरमा बिहोरिसकेकी छु त्यसैले नसिद्धिसकेको जीवन तर बाँकी पनि त्यसमा अब केही नरहन गएको त्यस्तो मेरो जीवनको लेखाजोखा गर्नु बस्छु बुढो मस्तिष्कले शरीर तरुणी नै छ छोरो जन्माएपछि त झन् दुला भन्थे कान्छी शरीर कस्तो कलकलाउँदो भएको तिम्रो अद्भुत लावण्डले भरिएकी छौ तिमी गरिब की इच्छा पूरा गर तो गरीब आफैलाई पनि लाग्छ मेरो शरीर झन्झन कोमल र स्निग्ध हुँदै आएको छ अवयवहरू पुष्ट र मेरो रोगन गोरो पार्न निखारिएको छ त्यसैले त मलाई आफ्नो शरीरलाई हेर्दा बडो नसुहाएको जस्तो लाग्छ कुनै जर्जर भएकी आदि नारीले समयको रक्षानबाट उठेर एउटी तरुणीको रूप पहिरेर आएकी होस् अनुभवको अनुरूप शरीर पनि छिप्पिनुपर्छ नत्र त्यो बेमेल सम्बन्ध भद्दा लाग्छ बुढी आमाहरूले छिमेकको ठिटाला आँखा झिम्क्याएको जस्तो मेरो मनका आँखा चाउरी चाउरिएर भाँसिसकेका छन् जसको रोशनी पनि मधुर भइसकेको छ त्यसका शरीर पनि चाउरीको गुजुल्टा भएका छन् छाला लोत्तिसकेको छ कपाल सेत्तिसकेको छ तुम म त्यस्तै पो त छु आफूभित्र र जब म ती पुराना भएका आँखाले आफ्नो बाइस वर्षको जीवनलाई हेर्छु मलाई लाग्छ बाइस वर्ष पनि कत्रो लामो आयो र प्राचीन वृद्धाको जस्तो जसको जीवन निख्रिसकेको छ म पनि कुरा केलाउँदै बस्छु जीवनको लेखाजोखा गर्दै त्यही लेखाजोखा गरेर बार्तरीमा दिनभरि बसेर बिताएको त हो नि स्मृतिका टुक्रा टाक्रीहरू म त केवल स्मृतिले भरिएकी प्राणी छु आजकल तर मेरा स्मृतिहरू र स्नाभावले गर्दा होला अटी नअटी मेरो मस्तिष्कमा बिना कुनै छन्द र व्यवस्था खाँदा खाँच्छ तिनीलाई व्यवस्था दिन खोज्छु तिनलाई कालक्रमको अनुसार जेठी कान्छीको नियमित अनुक्रममा मिलाएर हेर्न चाहन्छु कि त्यसरी सायद जीवनको कुनै अर्थ मलाई दिउन् आखिर मेरो बाइस वर्षको जीवनकालले सोझो रेखामा गोडा चालेर हिँड्यो माथि आकाशमा देउताले हेर्दा मेरो जीवनको यो यात्रा त्यही कालको सोझो पटरीमा चलेको लाग्दो हो देउताले मात्र के मानिसलाई पनि मेरो यात्रा समयको सतहमा बग्दै हिँडेको लाग्दो हो रेखाको दुई आयात मात्र लाग्दो हो मेरो जीवन तर मेरो जीवन त कालको त्यस्तो नाम मात्र होइन मुख्य कुरा त त्यसमा मेरा अनुभवहरू हुन् जो अहिले स्मृतिको रूपमा ममा अटी नअटी खाँदाखाँद गरेर बसेका छन् तिनले मेरो काल यात्राको पद चिन्हको बिस वर्ष लामो रेखा खजमजाइदिएका छन् कालका उप सवार भएर काल श्रृङ्खला टुट्न गएको छ त्यसकारण स्मृतिहरूको प्रभुत्व व्यञ्जक कावी छ काल केही होइन जो जे छ हामी मात्र छौँ जीवनमा यी सब कुरा त म मान्दछु र त्यसैले त अघिदेखि भनिरहेकी छु बाइस वर्षको उमेरमै कालले भर्खरै उकालेको यौवनमा म बुढी भइसकेकी छु इतिहासको ध्वंसावशेषको गह्वरभित्र टिकिरहेको प्राचीन प्राणी म पनि त्यो स्मृतिलाई नै महत्त्व दिएर तिनको विवेचना गर्न बसिरहेकी छु दिनहुँ दिउँसोको एकान्तमा वार्तालीमा आएर श्रुति सम्वेगमा भर्खरै वाचन भएको उपन्यास थियो बाबु आमा र छोरा आज श्रुति सम्वेगमा हामीले विश्वेश्वर प्रसाद कोइरालाको यो उपन्यासको अन्तिम श्रृंखला सुन्यौं आजको वाचनमा आमा शीर्षक अन्तर्गत उमाको आत्मपरक प्रसंगहरूको अन्त्यसँगै उपन्यासको वाचन समाप्त भएको छ जीवनको आरोह अवरोहहरूमा आइपर्ने संयोगहरू र प्राकृतिक नियमिततामा मानव जुनीको संयोग तुच्छ रहेको व्याख्या गर्छ विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबुआमा र छोराले यसै उपन्यासको वाचनसँगै आजलाई कार्यक्रम श्रुति सम्वेक यति नै कार्यक्रम श्रुति सम्वेकबाट विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम Shruti Samvek Ujyalo ninety network post box number छ चार छ नौ काठमाडौँ र इमेल ठेगाना हो S H R U T I at U N N dot com dot N P हवस् त मंगलबारको श्रृंखलामा हामी कृष्ण धारावासीको आत्मवृत्तान्त रहेको उपन्यास आधा बाटो लिएर आउँछौ आजका लागि प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै उपन्यासवाचक अच्युत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा पाऊ शुभरात्री